तहाको फेला यो मेरो मायाको कुरा एउटै चोट दिन्छौ कि फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि माया माया दिन्छौ कि चोटै चोट दिन्छौ कि तिम्रो त हातको खेला जीवन हो यो माटो सोचना आफैमा को दुखी सूचना एउटै चोट दिन्छौ कि फुलै फुल दिन्छौ कि काँडै काँडा दिन्छौ कि माया माया दिन्छौ कि चोटै चोट दिन्छौ कि तिम्रो त